बुलबुल एउटा इरानी चरा बुलबुल आफ्नै जिन्दगी जिन्दगी कम सामान बढी भएपछि आफ्नै जिन्दगी जिन्दगी कम सामान बढी भएपछि छैन विश्वास विश्वासमाथि व्यापार बढी भएपछि यदि जोवन फूल हुन्थ्यो त नदीमा लगी सेलाइदिन्थे यदि जोवन फूल हुन्थ्यो त नदीमा लगी सेलाइदिन्थे फुल्नुमा भन्दा फल्नुमा अचेल दबाव बढी भएपछि छैन विश्वास विश्वासमाथि व्यापार बढी भएपछि बाँच्न गाह्रो मर्न झनै गाह्रो जिन्दगी दोधारमा गयो बाँच्न गाह्रो मर्न झनै गाह्रो जिन्दगी दोधारमा भयो खुसीले भन्दा दुःखले मन हलाल बढ़ी भएपछि छैन विश्वास विश्वासमाथि व्यापार बढ़ी भएपछि छक्क पर्दैछु हेर्दैछु लीला दैवले के के गराउँछ छक्क पर्दैछु हेर्दैछु लीला दैवले के के गराउँछ घरि उचाल्छ घरि पछार्छ मजाक बढ़ी भएपछि आफ्नै जिन्दगी जिन्दगी कम सामान बढ़ी भएपछि छैन विश्वास विश्वासमाथि व्यापार बढ़ी भएपछि गजलकार फुच्ची जमुनाको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल दिएर आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा म गजलकार फुच्ची जमुनाको गजल संग्रह पैतालामा जिन्दगी अन्तर्गत संग्रहित राम्रा गजलहरूको वाचन सँगसँगै सुमधुर नेपाली सांगीतिक गजलहरू सुनाउनेछु दुई हजार चौहत्तर साल जेठ महिनामा प्रकाशित गजलकार फुच्ची जमुनाको पैतालामा जिन्दगी गजल संग्रह एउटा राम्रो गजल संग्रहहरू मध्येको संग्रह हो उहाँ अहिले नेपालमा हुनुहुन्न तर उहाँको गजल कविताहरू अझै पनि धेरैले मन पराउँछन् र विदेशमा बस्दा पनि लेख्न छोड्नु भएको छैन उहाँका केही गजलहरू आजको बुलबुलमा सुनाउँदै सांगीतिक गजलमा मैले हरिलम्साल र निशा देसारको लाइभ गजल गायनको प्रस्तुतिलाई आज सुनाउँछु सुरुवात गर्छु यो शिर कसैको द्वारमा झुकेको छैन कपिल अन्जानको शब्द हरिलमसालको संगीत र हरिलम्सालकै स्वरमा इस the इस कारण the कारण प्रमाण बोकी प्रेमको अदालतमा छु म सबुत प्रमाण बोकी प्रेमको अदालतमा छु म जित्ने भन्दा पनि हार्नेहरूको शनाखतमा छु म पूर्वको सिमानादेखि निवेदन परेछ जहिले पूर्वको सिमानादेखि निवेदन परेछ जहिले हत्कडी लाग्यो हातमा प्रहरी हिरासतमा छु म जित्ने भन्दा पनि हार्नेहरूको शनाखतमा छु म नाम फुकिएछ मेरो भेट्नेलाई उपहार पनि नाम फुकिएछ मेरो भेट्नेलाई उपहार पनि साँच्चै भनौं भने प्रिय अनौठो हविगतमा छु म जित्ने भन्दा पनि हार्नेहरूको शनाखतमा छु म कठकरामा उभ्याइयो निसङ्कोच उभिए म पनि कठकरामा उभ्याइयो निसङ्कोच उभिए म पनि गीता छोएर भन्दैछु सच्चाई इजाजतमा छु म जित्ने भन्दा पनि हार्नेहरूको शनाखतमा छु म मेधावी बन्न पुगेछु कानुनी इजलासका सामु मेधावी बन्न पुगेछु कानुनी इजलासका सामु त्यही पनि हारेर जित्नेहरूकै अभिमतमा छु म सबुत प्रमाण बोकी प्रेमको अदालतमा छु म जित्ने भन्दा पनि हार्नेहरूको शनाखतमा छु म गजलकार फुच्ची जमुनाको वास्तविक नाम जमुना न्यौपाने हो उहाँ लेख्नुहुन्छ जिन्दगीमा उतार चढाव धेरै आउँछन् त्यही उतार चढावसँगै यात्रामा आउने र जानेहरूको संख्या पनि उत्तिकै हुन्छन् जो जान्छन् उनीहरू विगत हुन् जो सँगै रहन्छन् उनीहरू वर्तमान हुन् म सँगसँगै रहेर मेरा हातहरू औंलाहरू र पाइलाहरूलाई हमेसा सही मार्गतर्फ डोर्याउन सहयोग गर्नुहुने सम्पूर्ण मनहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु भनेर उहाँ आफ्नो पुस्तकको अगाडि लेख्नुहुन्छ उहाँका गजल अरूका भन्दा फरक खालका फरक सोचका र फरक विचार र भावका पनि छन् जमुनाको अर्को एउटा गजल वाचन गरेर त्यसपछि मात्रै म साङ्गीतिक गजल सुनाउँछु भगवानले ठक्छ भन्छन् होइन खोसिन्छ भाग्य भगवानले ठक्छ भन्छन् होइन खोसिन्छ भाग्य हिँड्दा हिँड्दै याया भर्जै किन रोकिन्छ भाग्य कसलाई के थाहा कति बेला के हुन्छ भोलि कसलाई के थाहा कति बेला के हुन्छ भोलि रूपसँग मन जोखेर मूल्य तोकिन्छ भाग्य हिँड्दा हिँड्दै याया भर्जै किन रोकिन्छ भाग्य अभावमा मिठो हुन्छ जुन हिजो फालिन्थ्यो अभावमा मिठो हुन्छ जुन हिजो फालिन्थ्यो आज उही थाल घोप्टिन्छ अनि पोखिन्छ भाग्य हिँड्दा हिँड्दै यायावर झैँ किन रोकिन्छ भाग्य हातको हिरा मेलकाएर नखोज्नु मोती तिमी हातको हिरा मेलकाएर नखोज्नु मोती तिमी आफ्नो त्यही हो ललाटमा जति बोकिन्छ भाग्य भगवानले ठक्छ भन्छन् होइन खोसिन्छ भाग्य हिँड्दा हिँड्दै यायावर झैँ किन रोकिन्छ भाग्य गजलकार फुच्ची जमुनाको पैतालामा जिन्दगी गजल संग्रहभित्र संग्रहित यो गजल वाचन गरिसकेपछि अब मैले सुनाउने सांगीतिक गजल छ प्रकट पङ्गिनी शिवको शब्द हरिलम सालको स्वर र हरिलम सालकै सङ्गीतमा कुवाउँदैछ आज इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल मलाई खोज्यौ भने गल्ली छेउमा फकिर हेर मलाई खोज्यौ भने गल्ली छेउमा फकिर हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर गुमाएकी छुपाउनुभन्दा धेरै गुमाएकी छु गुमाएकी छुपाउनुभन्दा धेरै गुमाएकी छु पत्यार लाग्दैन भने गुमाएको तक्तिर हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर यदि कुनै दिन मेरो याद आयो भने तिमीलाई यदि कुनै दिन मेरो याद आयो भने तिमीलाई दुवै आँखा बन्द गर र दिलको तस्बिर हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर खै म कसरी भनौँ कति छटपट्टिमा बाँचेकी छु खै म कसरी भनौँ कति छटपट्टिमा बाँचेकी छु साँच्चै जीवन बुझ्न अरूको मनको पीर हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर केवल प्यारकै लागि मरिहत्य किन गर्दैछौ केवल प्यारकै लागि मरिहत्य किन गर्दैछौ उता घर परिवार हेर यता जागिर हेर मलाई खोज्यौ भने गल्ली छेउमा फकिर हेर त्यसपछि मन्दिर हेर र अन्त्यमा भिर हेर गजलकार फुच्ची जमुनाको गजल संग्रह पैतालामा जिन्दगीमा संग्रहित यो एउटा गजल वाचन गरिसकेपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजल राख्दैछु हरिलम्साल र निशा देशारको स्वरमा तिम्रो मेरो सम्बन्धको हाम्रो प्रेम अमर होस् भन्दै कसैले फूल बगाएर गए हाम्रो प्रेम अमर होस् भन्दै कसैले फूल बगाएर गए कोही कोहीले भने त्यही फूल मन्दिरमा चढाएर गए रातो गुलाफ बोकेर आउने यारहरूको लस्कर थियो रातो गुलाफ बोकेर आउने यारहरूको लस्कर थियो कैयौं यारहरू त मेरो श्रृङ्गारदेखि लजाएर गए कोही कोहीले भने त्यही फूल मन्दिरमा चढाएर गए जोसँग विवाह हुन लाग्दा पार्वती लुक्न गएकी थिइन् जोसँग विवाह हुन लाग्दा पार्वती लुक्न गएकी थिइन् उनै विष्णु आएर शिव पाउने उपाय बताएर गए कोही कोहीले भने त्यही फूल मन्दिरमा चढाएर गए हिजो अस्तिसम्म आफूलाई गजलको माहिर ठान्नेहरू हिजो अस्तिसम्म आफूलाई गजलको माहिर ठान्नेहरू एकाध दिन चुरीफुरी देखाएर आज हराएर गए कोही कोहीले भने त्यही फूल मन्दिरमा चढाएर गए मनभित्रको प्रेमीले प्रेमिकालाई छुरा धसेर हिँडेपछि मनभित्रको प्रेमीले प्रेमिकालाई छुरा धसेर हिँडेपछि तिनै प्रेमिकाहरू आएर प्रेमीको तस्विर चलाएर गए हाम्रो प्रेम अमर रहोस् भन्दै कसैले फूल बगाएर गए कोही कोहीले भने त्यही फूल मन्दिरमा चढाएर गए कोची जमानाका गजलहरू आज सुनिरहेका छौँ हामी उहाँको गजल संग्रह पैतालामा जिन्दगीबाट उहाँको गजलमा कतिपय मिथक शेरहरू पनि आउने गर्छन् ती सँगसँगै जीवनका सम्बन्धहरूलाई पनि केलाइएको हुन्छ कहिलेकाहीँ रमाइलो पनि गर्नुहुन्छ फुच्ची जमुनाको वास्तविक नाम जमुना नेउपाने हो मैले अब फेरि फुच्ची शब्द प्रयोग भएको तखल्लुस प्रयोग भएको उहाँको अर्को गजल वाचन गर्दैछु छल्कपट होइन पक्का भरमा खोजिरहेछु छल्कपट होइन पक्का भरमा खोजिरहेछु फुच्ची पछाडि सुहाउने थरमा खोजिरहेछु मौन त्यो तस्विरसँग कहिलेसम्म बह पोखौं मौन त्यो तस्विरसँग कहिलेसम्म बह पखौं एउटा बोल्ने तस्बिर अक्षरमा खोजिरहेछु फुच्ची पछाडि सुहाउने थरमा खोजिरहेछु वर्षौं भयो घर छोडेको मरे बाँचे थाहा छैन वर्षौं भयो घर छोडेको मरे बाँचे थाहा छैन बेपत्ता मेरो दाजुको खबरमा खोजिरहेछु फुच्ची पछाडि सुहाउने थरमा खोजिरहेछु व्यवहारिष्य शबहरू बिउजिन्छन् रात परेपछि बेवारिसे सबहरू बिउजिन्छन् रात परेपछि कहिल्यै रात नपर्ने सहरमा खोजिरहेछु छलकपट होइन पक्का भरमा खोजिरहेछु फुच्ची पछाडि सुहाउने थरमा खोजिरहेछु कोची जमुनाको यो गजल वाचनपछि अब फेरि हरिलम्साल र निसादेसारको स्वरमा छाड्ने भए किन माया गर्छन् मान्छेहरू गजल हरिलम साल निशा देशारको स्वरमा तपाईँलाई मैले सुनाएँ आज म लाइभ गजल गायनका नेपाली गजलहरू सुनाइरहेको छु मैले यो चरणमा गजल वाचन गरिनँ अर्को एउटा गजल पनि जोड्न चाहेँ यहाँनिर रोशनी खनालको शब्द हरिलम साल निशा देशारको स्वरमा सम्झौतामा धेरै टाढा भयौँ सँगसँगै आजको रात्रि बुलबुलबाट उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत किमिरी बुलबुल अब विदा बुलबुलबाट जाँदा जाँदै आज जसको गजल मैले वाचन गरेँ पैतालामा जिन्दगी संग्रहभित्रबाट फुची जमुनाको यो गजल वाचन गर्दै शुभरात्रि भन्छु गाजल बनाई दुई आँखामा लगाए भने तिमीलाई गाजल बनाई दुई आँखामा लगाएँ भने तिमीलाई भन के गर्छौ प्यारा आँखाभित्रै बसाएँ भने तिमीलाई जन्म जन्म साथै हुन्छु भुलिरहन्छु तिम्रै प्यारमा जन्म जन्म साथै हुन्छु भुलिरहन्छु तिम्रै प्यारमा म त रानी हुनेछु मैले राजा बनाएँ भने तिमीलाई भन के गर्छौ प्यारा आँखाभित्रै बसाएँ भने तिमीलाई हार्न चाहन्नथे तर तिम्रो लागि हार्न राजी भएँ हार्न चाहन्नथे तर तिम्रो लागि हार्न राजी भए जित्यौ दुखी हुनुहुनु अर्को पाली हराए भने तिमीलाई भन के गर्छौ प्यारा आँखाभित्रै बसाए भने तिमीलाई चौरासी व्यञ्जन किन चाहियो आटो ढिँडो मिठो हुन्छ चौरासी व्यञ्जन किन चाहियो आटो ढिँडो मिठो हुनेछ हो मिठो हुनेछ यिनै हातले खुवाएँ भने तिमीलाई गाजल बनाई दुई आँखामा लगाएँ भने तिमीलाई भन के गर्छौ प्यारा आँखाभित्रै बसाएँ भने तिमीलाई बुलबुल एउटा इरानी चरा बुलबुल